पहिलो प्रेमको पहिलो कम्पन एकअर्काको लजा मिठो लजाउँदै सम्हालेको बेहोसीको मजा मिठो झुकी झुकी परेलिरा लुकी उठको लचा मिठो लजाउँदै सम्हालेको बेहोसीको मचा मिठो खोज्यो घाँटी सुक्छ ढुकढुकीको चाल बढ्छ बोल्न खोज्यो घाँटी सुक्छ ढुकढुकीको चाल बढ्छ सास फेर्दा सासकै गति हो सास फेर्दा सासकै गति रोकिन्छ कि जस्तो लाग्छ खुसी पहिलो प्रेमको पहिलो कम्पन एकअर्काको लजा मिठो लजाउँदै सम्हालेको बेहोसीको मजा मिठो 有。